प्रयोगको साथमा रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म गुन्जाने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो सधैँझै मदन भण्डारी तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगार्चमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log on गरेर संसारभर एकैसाथ अहिले सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालामा तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त करपहरू हामी राख्ने गर्छौँ मुक्तकारहरूसँगको वलाकुसारी राख्ने गर्छौँ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौँ आजको यो अङ्कमा मैले तपाईँहरूले नि Muktak Mala at the rate gmail dot com तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका मिठा मिठा मुक्त करपहरू मिठा मिठा गीत सङ्गीतको साथमा लिएर आएको छु हामी सँगै रहनुहोला तपाईँको पनि मुक्तक मसँग छ छातीभित्र गुम्सिएका कयौँ हुन्छन् रहर जिन्दगीमा छातीभित्र गुम्सिएका कयौँ हुन्छन् रहर जिन्दगीमा आउँछन् सजिलो अनि अप्ठ्यारो प्रहर जिन्दगीमा देखिएको कहाँ हुन्छ लेखिएको पो रहेछ जिन्दगी अमृत कहाँ पाइला पाइलामा हुन्छ जहर जिन्दगीमा आजको कार्यक्रम मुक्तक मालाको ढोका मैले उगारेँ मुक्तकार शरद प्रधानाङ्गजीको मुक्त घरपरसँगै मुक्तकार शरद प्रधानाङ्गजीको घर विराटनगर सात रहेको छ कार्यक्रम मुक्तक मालामा पुनः म मुक्तक जोड्छु मसँग मुक्तक छ यो समयमा श्रोता बिबिना छानेजीको बुझ्दा बुझ्दै देख्दा देख्दै पनि जानी जानी हालियो बुझ्दा बुझ्दै देख्दा देख्दै पनि जानी जानी हालियो पोखरी बनाउँछु भन्दै भालुवामा पानी हालियो जागिर नपाएर हातमा राहदानी बोक्नु पर्दा सोचेँ घर खेत बेचेर शिक्षामा बेकार लगानी हालियो ओहो यो मुक्तक बिबिना लामिछानेजीको उहाँको घर हो नुवाकोट अर्को मुक्तक छ मसँग श्रोता पुष्प चढा छेत्रीजीको धनगढी बार कैलाली उहाँको घर हो गन्तव्य विहीन भाछु ठेगान हरायो गन्तव्य विहीन भाछु ठेगान हरायो अन्जानमा हो कि जान हरायो रात दिनको सङ्घर्षले आजभोलि ओठभरिको मिठो मुस्कान हरायो पुष्प चैडा छेत्रीजीको मुक्त नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष मिठो मुक्तकरबहरूको साथमा अर्को मुक्तक श्रोता मसँग छ रवि श्रेष्ठजीको सन्धिखरको अर्घखाँची उहाँको घर हो हाल मुक्तककार रवि श्रेष्ठजी बोटवल रूपन्देहीमा हुनुहुन्छ नैतिकता मानवता संस्कारको पहिचानको कुनै खोजी हुँदैन नैतिकता मानवता संस्कारको पहिचानको कुनै खोजी हुँदैन नौटङ्की अनेकौँ रहेछ अब्बल बन र पनि मृत्युलाई नरोजी हुँदैन अनैतिक क्रियाकलाप र जनता ठगेर जति कमायौ तर अन्तमा तिमी मर्दा ओढ्ने कात्रोमा सञ्चित धन सम्पत्ति लैजाने गोची हुँदैन यो मुक्तक हजुर रवि श्रेष्ठजीको नियमित रूपमा यसरी नै मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक श्रोता मसँग रहेको छ रत्नापुन पुन मगर्जीको उहाँले पनि नियमित रूपमा हामीलाई मिठो माया बाँड्दै गर्नुहुन्छ रुकुम पश्चिमबाट देखिन्छ दुःख यत्र तत्र छोरा नजन्मिँदा देखिन्छ दुःख थत्र छोरा नजन्मिथा छैन आफ्नै छाया छत्र छोरा नजन्मिथा एउटी महिलाले छोरी मात्रै जन्माई भनेर दिएछ श्रीमानले छोडपत्र छोरा नजन्मिँदा निकै गजबले आउनुभयो यो पाला पनि मुक्तकार रत्नापुन मगर्जी अब नि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ यो समयमा मसँग मुक्तक छ मुक्तकार किरण ढकालजीको गोर्खा उहाँको घर हो काठमाडौँमा हुनुहुन्छ गीत रहेको छ मसँग नवराज कलौनेजी र अस्मिता अधिकारीजीले भएको नवराज कलौनेजीले नै सङ्गीत भर्नुभएको लेख्नुभएको गीत त म राख्ने नै छु हामी पहिला सुनौँ मुक्तक मुक्तकार किरण ढकालजीको नखेल्नु खेलियो पिरतीको खेल गाह्रो हुँदो रहेछ नखेल्नु खेलियो पिरतीको खेल गाह्रो हुँदो रहेछ गरेपछि आफ्नै भाग्यले चालचिल गाह्रो हुँदो रहेछ पहिले तिमीलाई देखाउन रोएको नाटक गर्थे रुँदा पनि लुकी लुकी रुन्छु अचिल गाह्रो हुँदो रहेछ जस्तै जस्तै धागोबाट छुट्टिएर गयो आखिर तिमी हाँसी हाँसी पराई कि भयो घुम्ती मर्यौ म हारे तिमी जित्यौ पिरातीको खेल म हारे तिमी जित्यौ पिरातीको खेल मिठो गीत सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ मदन भण्डारी छु तपाईँहरू समक्ष कार्यक्रममा तपाईँहरूले नै भएका मुक्त करफहरू म आलो पालो लिइरहेको छु जानी जानी कुसंस्कारको झमेलामा पसेका हुन्छन् जानी जानी कुसंस्कारको झमेलामा पसेका हुन्छन् अर्काको देखासिकीसँगै कुविचारमा फँसेका हुन्छन् गल्तीमा माफी दिने त आमा बाबा मात्र हुन् संसारमा बाँकी सबै मान्छे बदला लिन दाउ पर्खेर बसेका हुन्छन् यो मुक्तक मुक्तककार अस्मिता राउतजीको सोलुखुम्बुबाट हामीलाई उहाँले मुक्तक पठाउनुभयो निकै सुन्दर ढङ्गले आउनुभयो मुक्तकार अस्मिता राउतजी अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ मनोज शाही ठकुरीजीको रारा कणाली मुगु तिन भी उहाँको घर हो स्वाभिमानी बनेर हिँड्न आमा सिकाउनुहुन्छ स्वाभिमानी बनेर हिँड्न आमा सिकाउनुहुन्छ समयसँग समय किन्न आमा सिकाउनुहुन्छ मैले मान्छे नचिनेर धेरै धोका खाएको देखेर आफन्त र पराई चिन्न आमा सिकाउनुहुन्छ हो नि मनोज साई ठकुरीजी हुनुहुन्थ्यो मुक्तकार अर्को मुक्तक मसँग छ प्रचण्ड गौतमजीको सायद बग्दै गरेको समय खै केमा छ सायद बग्दै गरेको समय खै केमा अल्झन्छ मेरो जिन्दगीको परिचय खै केमा अल्झन्छ थुप्रै सपना देख्ने पनि छन् सजाउने पनि छन् सजाएको सपना कति भए खै केमा छ यसरी मुक्तकार प्रचण्ड गौतमजी हामीहरू समक्ष आउनुहुँदा उहाँले सम्पर्क ठेगाना भने यो पाला लेख्न छुटाउनु भएछ अर्को मुक्तक छ मसँग सम्झना शर्माजीको दाङ लमही नगरपालिका पाँच उहाँको घर हो धुप छ आफैभित्र शीतल बस्न छाया खोजिन्छ धुप छ आफै भित्र शीतल बस्न छाया खोजिन्छ अरूलाई तिरस्कार दिएर आफूले माया खोजिन्छ तेरो मेरो भन्दा भन्दै पुरै जिन्दगी सकिएर गए पनि कता घट्यो सम्पत्ति भन्दै दायाँ र बायाँ खोजिन्छ सञ्जना शर्माजी दाङबाट मुक्तकमा लाएको यो बसाइमा यसरी आउनुभयो अर्को मुक्तक छ मसँग राम रावल सागरजीको कैलाली उहाँको घर हो तस्बिरलाई हेरी हेरी घरी हातले छुने बनायो तस्बिरलाई हेरी हेरी घरी हातले छुने बनायो पिछोडका पीडाले आज एक्लै हुने बनायो कस्तो रहेछ यो माया प्रेम बुझ्न सकिनँ मैले पागल चाहिँ कहिले हाँस्ने कहिले रुने बनायो उहाँ हुनुहुन्थ्यो मुक्तकार राम रावल सागरजी भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ यो समयमा मसँग गीत रहेको छ शिशिर योगीजीले गाउनुभएको कवि अर्जुन लेख्नु भएको बिबी अनुरागीजीले सङ्गीत भर्नुभएको मुक्तक छ मुक्तकार एकराज भट्टराईजीको मोरक उहाँको घर हो मुक्तक सुनौ हामी मुक्तकार एकराज भट्टराईजीको सँगसँगै गीत सुन्ने नै छौँ रोकिन्थ्यो बाआमाले घर छोड्ने क्रम भुसीको भए रोकिन्थ्यो बाआमाले घर छोड्ने क्रम भुसीको भए हटाउनु पर्छ मैले अब स्वार्थ अनि भ्रम भुसीको भए कोही पनि बुढेसकालमा सडकमा मागी हिँड्थेनन् जन्मदेखि हुर्कन्जेल गरेको परिश्रम बुझेको भए यता खोज्छु छैनौ आमा उता खोज्छु छैनौ आमा यता खोज्छु छैनौ आमा उता खोज्छु छैनौ आमा आमा आमा आमा भनिरहे कतै भेट भएनौ आमा भेट भैनौ कतै भेट भैनो आमा कतै भेट भैनौ समातेर आमा हिँड्न सिकेँ मैले तिम्रो औलो समातेर आमा हिँड्न सिकेँ मैले तिम्रो बोली समातेर आफ्नो बोली झिकेँ मैले आज तिम्रो बोली देऊ न समातेर बोलौँ एकछिन बसी बसी मलाई नाना ल्यायो आमा आफू नाङ्गै बसी बसी मलाई नाना ल्यायो आमा मैले लाउन दिने बेला तिमी कता गयो आमा तिमी कता गयो मैले लुगा ल्याए एउटा लुगा लाउनमा रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्च तपाईँ अहिले सुनिरहनु भएको छ मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ कार्यक्रम मुक्तक मालाको आजको यो बसाइमा म तपाईँहरूकै मुक्त खरबहरू आलो फालो लिइरहेको छु थोरै होस् त के भो र अमृतको धारा बन्न सक्छौ थोरै होस् त के भो र अमृतको धारा बन्न सक्छौ तिम्रा दुई शब्दमा अरूले नगरेका सारा बन्न सक्छौ विशाल आकाशगङ्गा स्वागत गर्छ तिम्रो आगमनमा देखाएर बेग्लै पहिचानको उछ्वल तारा बन्न सक्छौ यो मुक्तक मुक्तकार मदन नेपालसीको मदन नेपालजीको मिठो मुक्तकरबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ बिरपन राणा क्षितिजीको वनगाड कुपिण्डे नगरपालिका तिन बडा पोखरा सल्यान उहाँको घर हो अनेक दुःख पीडाको जीवन पर्ने हुन्छ अनेक दुःख पीडाको जीवन झेल्नुपर्ने हुन्छ घामपानीसँग सयौँ दिनहरू धकेल्नु पर्ने हुन्छ परिस्थितिले कता कता डोर्याउँछ थाहा हुन्न जीवन सुख दुःखसँग कुस्ती खेल्नु पर्ने हुन्छ यो मुक्तक वीरपन राणा क्षितिजीको मलाई लाग्छ वीरपन राणा क्षितिजी पहिलोपटक हामीहरू समक्ष यसरी जोडिनु भएको हो अर्को मुक्तक छ मसँग नियमित रूपमा सम्झँदै गर्नुहुन्छ मोरङबाट उहाँले भावना मन्जुजीको मुक्तक अब भने म लिँदैछु विवादित भयो आज होस कुमाएको मान्छे विवादित भयो आज होस कुमाएको मान्छे प्रहार गर्दैछ उही उसैलाई बचाएको मान्छे एकपटक मरेको छ अरूको खुसीमा आफू एक्लो भएको छ उही सबैलाई हँसाएको मान्छे उहाँ हुनुहुन्थ्यो मुक्तकार भावना मन्जुसी अर्को मुक्तक छ मसँग सबिन घरती मगरसीको बागसोर नगरपालिका दुई थारमारे सल्यान उहाँको घर हो आमा आज पानी पर्ला जस्तो गरी जाडो बढेको छ आफ्नो ख्याल गर्नु है आमा आछ पानी पर्ला जस्तो गरी जाडो बढेको छ आफ्नो ख्याल गर्नु है कोरोनाको तेस्रो लहर गाउँ घरमा पनि चढेको छ आफ्नो ख्याल गर्नु है हजुरको छोरा घरदेखि टाढा गएको छ आफ्नो लक्ष्य पुरा गर्न गाउँ शत्रुहरूको आँखा मेरो परिवारमाथि गढेको छ ख्याल गर्नु है यसरी मुक्तकमै अनुरोध गर्दै हुनुहुन्थ्यो सबिन घरती मगरजी अर्को मुक्तक छ श्रोता मसँग विक्रम तिरुवा सलिनजीको जुम्ला उहाँको घर हो कसै गरे पनि हुँदैन ठाडो शिर जातको कुराले कसै गरे पनि हुँदैन ठाडो शिर जातको कुराले झन्झन बढाउँदैछ मनमा पिर जातको कुराले म दलित भएकै कारण स्वतन्त्र हुन पाएको छैन अझै कहिलेसम्म फिरोल्छ आखिर जातको कुराले निकै मनसुने ढङ्गबाट आउनुभयो मुक्तकार विक्रम तिरुवा सलिनजी अर्को मुक्तक मसँग छ दर्शन बोहराजीको बजङ उहाँको घर हो हामी सँगसँगै गीत सुन्नेछौँ गायक प्रमोद खरेलजीले गाउनुभएको स्वाभिमान सुवेदीजीले लेख्नु भएको कार्कीजीले सङ्गीत भर्नुभएको मुक्तक सुनौ मुक्तकार दर्शन बोहराजीको सँगसँगै गीत हामी सुन्ने नै छौँ आफ्नै जस्तो लाग्थ्यो तिनी पाप नलागोस् आफ्नै जस्तो लाग्थ्यो तिनी पाप नलागोस् अर्कै कि भइसी नर्दाङ्गिनी पाप नलागोस् सँगै जिउने बाछा कसम खाँदा खाँदै छोडी गइन् पाप गरेरै गए पनि पापिनी पाप नलागोस् मेरो भएको खुसी मलाई फिर्ता दे मेरो भएको हाँसो मलाई फिर्ता दे मेरो भएको खुसी मलाई फिर्ता दे मेरो भएको हाँसो मलाई फिर्ता दे रुवाएर के पाइस छड पाए राखे पाइस भन्न निष्ठुरिए मेरो भएको खुसी मलाई फिर्ता दे मेरो भएको हाँसो मलाई फिर्ता एउटै आफ्नो संसार थियो तर तैले सबै खुसी लुटी लगिस आजसम्म तैले मलाई कुराएर अरूलाई नै जीवन साथी रोजी गई आफ्नो संसार थियो तर तैले सबै खुसी लुटी लगिस आजसम्म तैले मलाई कुरा बाजी गइस जो बाटोमा म अब पागल हुँदैछु म सुन्न निष्ठुरी मेरो भएको खुसी मलाई फिर्ता दे मेरो भएको हाँसो मलाई फिर्ता यो जिन्दगी तिम्रै नाममा गर्छु भन्थिस् छुट्नु म त सिधै मर्छु भन्थिस जुनी भरि तिम्रै भर पर्छु भन्थिस तर आज चोट माथि छोट थपिस यो जिन्दगी तिम्रै नाममा गर्छु भन्थिस् छुट्नु पारे म त सिधै मर्छु भन्थिस जुनी जुनीभरि तिम्रै भर पर्छु भन्थिस तर आज चोट माथि चोट थपिस विगत भुल्न चाहन्छु म अतीत मेट्न चाहन्छु म सुन्न निष्ठुरिए मेरो भएको खुसी मलाई फिर्ता दे मेरो भएको हाँसो मलाई फिर्ता यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा कार्यक्रम मेला तपाईँ सुनिरहनु भएको छ म तपाईँहरूकै मुक्त करबहरू आलो पालो लिइरहेको छु राखेर ठाउँ ठाउँमा धराप गर्दो रहेछस् राखेर ठाउँ ठाउँमा धराप गर्दो रहेछस् फुलेर आफन्तको बिलाप गर्दो रहेछस् यति सानो कोपिला छुन्न दया लागेन भगवान् तैँले पनि त पाप गर्दो रहेछस् त्यो मुक्तक मुक्तकार जीवन्त पहराई मगर जीवन्तजीको गौरी गङ्गा नगरपालिका चौमाला कैलाली उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ जीवन्त पहराई मगर जीवन्तजी नियमित रूपमा हुँदै गर्नुहुन्छ हामीहरू समक्ष अर्को मुक्तक म लिन्छु गोपाल पुन्जीको त्रिवेणी गाउँपालिका दुई सल्यान उहाँको घर हो हाल उहाँ साउदी अरेबियामा हुनुहुन्छ अन्तिम पटक यो अवस्था आथ्यो कहिले भन्नुहोस् नेताज्यू अन्तिम पटक यो अवस्था आथ्यो कहिले भन्नुहोस् नेताज्यू किन चुनावी माहौल हुँदा मात्रै जहिले भन्नुहोस् नेताज्यू आज म गरिबको दैलोमा उभिनु भएको छ मेरो भगवान् भन्दै हात ढोग्नुहुन्छ कि पाउ छुनुहुन्छ पहिले भन्नुहोस् नेताज्यू निकै नै मिठो व्यङ्ग्य मुक्तकार गोपाल पुन्जीको अर्को मुक्तक छ मसँग यो समयमा प्रकाश बुढाथोकीजीको असम भारतबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ भुमरी आउँछ कि हिँड्दा हिँड्दै चाल आउँछ भनेर भुमरी आउँछ कि हिँड्दा हिँड्दै चाल आउँछ भनेर यति छिटो जान्छ समय अनि त्यो हाल आउँछ भनेर यो गर्छु त्यो लाउँछु भन्दा भन्दै हेर इच्छा अधुरो रह्यो जान्दैन कसैले अचानक कतिखेर काल आउँछ भनेर प्रकाश बुलाथोकीजी हुनुहुन्थ्यो असम भारतबाट अर्को मुक्तक छ मसँग भीम परियारजीको ढकारी गाउँपालिका छ ढुङ्गा चालमा अछाम घर हो मेरा सबै चोटहरू गीत बनियो तिम्रा लागि मेरा सबै चोटहरू गीत बनियो तिम्रा लागि मेरा सबै हारहरूमा जित बनियो तिम्रा लागि जो मेरो जिन्दगीको सबैभन्दा ठुलो दुश्मन थियो आज मेरै सामु त्यही दुश्मन मित बनियो तिम्रा लागि उहाँ हुनुहुन्थ्यो भीम परियारजी अर्को मुक्तक मसँग छ अभागी कान्छा गाउँलेजीको कमल छापाबाट उहाँले हामीलाई सम्झनु भएको छ सुन्छु म प्रति कसैको झुकाप छ रे आजभोलि सुन्छु म प्रति कसैको झुकाप छ रे आजभोलि म बिना उनको जीवन अभाव छ रे आजभोलि मेरै नाममा मायाले प्रस्ताव गर्न आँगनीमा फुलाएका थरी थरी गुलाब छ रे आजभोलि ओहो उहाँ हुनुहुन्थ्यो अभागी कान्छा गाउँले सी अब भने श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ यो समयमा मसँग गीत रहेको छ बादल थापा मगरजीले गाउनुभएको लेख्नुभएको छ सङ्गीत भर्नुभएको छ कार्कीजी सुभाषले हामी मुक्तक सुन्नेछौँ यो समयमा मनोज राणा सलियानीजीको वनगाड कुपिण्डे तिन सल्यान उहाँको घर हो मुक्तक सुनौ मनोज राणा सलियानीजीको सँगसँगै गीत त हामी सुन्ने नै छौँ टाढाको माया हुँदा हुँदाहुँदै सकियो जोवन टाढाको माया हुँदा हुँदाहुँदै सकियो जोवन यी आँसुले परेलीहरू धुँदा धुँदै सकियो जुवन जति कोसिस गर्दा नि बिर्सनै सक्दिनँ निष्ठुरीलाई उसकै यादमा दिन रात रुँदा रुँदै सकियो जुवन हाँस्दा हाँस्दै मेरो हाँसु खोसियो रुदा रुदे मेरो आँसु सकियो हाँस्दा हाँस्दै मेरो हाँसु खोसियो रुदा रुदे मेरो आँसु सकियो आकाश खस्यो मै माथि माया पिरतीको बोटैमा सियो मिठो गीत मैले कहाँ सुने होला भन्ने तपाईँलाई लाग्छ भने हजुर तपाईँ रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्ज सुनिरहनु भएको छ कुन कार्यक्रममा सुने भन्ने लाग्छ भने मुक्तक मालामा सुन्नुभएको तपाईँले अनि म कार्यक्रममा साथ दिइरहेको छु मदन भण्डारीले आजलाई भने श्रोता मुक्तक मालामा तपाईँहरूले पठाउनुभएका मिठा मिठा मुक्त जोड्ने क्रम यति मात्रै तपाईँहरूले पठाउनुभएका अझ धेरै मुक्त खरबहरू मसँग छन् सुरक्षित छन् म आगामी अङ्कहरूमा आलो पालो जोड्दै जानेछु हामी सँगै रहनुहोला मुक्तक मालालाई मिठो माया दिइरहनु भएको छ दिइरहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate gmail dot com हजुर M U K T A K Muktak M L A Mala Muktak Mala at the rate gmail dot कममा तपाईँले मुक्त करपहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले पठाउन सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सिटुक्क सम्झाउँदै म मदन भण्डारी जाँदा जाँदै सुशान्त केसीजीको यो मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्रि सानो सानो कुरामा पनि तिमी रिसाउने भए लामो लामो झगडा गरी दिन बिताउने भए सानो सानो कुरामा पनि तिमी रिसाउने भए लामो लामो झगडा गरी दिन बिताउने भए झुकाउन तिमी सँगै बिताउने छ चाहन समय धेरै धेरै चलिरहेको के छ तिम्रो भित्र खै चलिरहेको के छ तिम्रो भित्र खै कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो मन खाली दुख नदिने कोही कहाँ भेटिन्छ खै हेरौँ गाह्रो गाह्रो भएको छ राति राति निदाउन भने आऊ मेरो पखुरा सिरानी बनाउँछौ भने डराउन पर्दै पर्दैन नि कटाउने नि पलहरू तिमी सँगै चलिरहेको के छ तिम्रो मनभित्र खै चलिरहेको के छ तिम्रो मनभित्र खै कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो मन कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो बल्ल तल्ल फकाएर त मान्छौ धेरै पछि तिमी माया होइन कोरो बाटो हराउँछौ कति कति